हेर न कति अँध्यारो फेरि पनि तिम्रै मुहारको याद आयो त्यो मुस्कुराइरहने तिम्रो बानी अत्तो पत्तो छैन मलाई जानी नजानी माया बस्यो कि क्या हो थाहै नपाइकन मलाई तिम्रो लत लाग्यो यो कफी पिउँदै तिम्रै कथा सुन्दै तिम्रै आँखाहरू भित्र हराउँदै थाहा छैन मलाई के भयो तर साँचो कुरा भन्नु पर्दा यो मुटुभित्र केही भएकै हो थाहा छैन कसरी थाहा पाउने होला यो मुटुभित्रको कुरा कसरी बुझ्ने होला मलाई लाग्यो तिम्रो लाग तिमी अति क्यामरास फिका लाग्छ अरू सबै थ्री सिक्सटी फाइभ डे चाहिँदैन मेरो लागि एक काफी छ फो मेरो फलेन तिम्रो लागि चेन्ज गर्छु सबै ह्याबिट तिम्रो आँखा साह्रै म्याजिकल भोलि कसले देखा छ र तर थाहा छ तिम्रो अङ्गालोको प्याराडाइजमा हुन्छु एकदम ह्याप्पी म तिमी जुलिएट म तिम्रो पागल हो तिमी मेरो साथी मेरो बेस्ट फ्रेन्ड मेरो होमी हो तिम्रो यादमा जहिले डुब बस्छु मैले चाले पाइनँ मुटु कति खेर छोरी भो किन कि यो सुर देन द वाइनेस्ट अरूभन्दा भिन्न छौ यो द फाइनेस्ट तिमीलाई राख्छु म रानी बनाइ सधैँ आफ्नै साथमा लाइक यु भन्नु पर्दा यो मुटुभित्र केही भएकै हो थाहा छैन कसरी थाहा पाउने होला यो मुटुभित्रको कुरा कसरी बुझ्ने होला माया गर्छु भनेर भनिराख्नु नि परेन लाखो हजारो म देखिन्छु म तिम्रै गतिमा तिमी नै हो शब्द तिमी नै हो मेरो कविता love the way you life तिम्रो माया गर्ने तरिका अनेक छन् दबी त the fake loves and this will work cause we give and take trust साँचो कुरा तिमी मात्र छौ यो मुटुमा हातमा सँगै बाँचो सुख दुःखमा तिमीलाई अरू के गर्नु तिम्रो लागि धेरै माया छ यो हेर न यो मनभित्र शब्दमा बयान गर्न सक्दिन कति चाहन्छु भनेर तिमीलाई तर साँझ कुरा भन्नु पर्दा यो मुटुभित्र भएकै हो थाहा छैन कसरी थाहा पाउने होला मुटुभित्रको कुरा कसरी बुझ्ने होला मलाई तिम्रो न्यानो अङ्गालोको लत लाग्यो देखेपछि तिमीलाई मनभित्र तरङ्ग जाग्यो देखेपछि तिम्रा आँखाहरू नसालु भित्रीतिर बेथाहरू मेरा सब भाग्यो ढिला नगरिकन स्वीकार प्रस्ताव्यो मेरो कुरा सुन बाँकी शब्द बकवास हो तिमी भेट्नु अघि माया मोह मजाक थियो तिमीलाई भेटेपछि बदलियो नि संसार यो सबै फरक सबै गलत सबै सही भयो सबै कुरा तिमी बाहेक अरू त्यही हो सबै सिट सबै ठिक सबै लेट भयो खाना छाडे तर तिम्रो मायाको नै ट्रिप भयो तिम्रो मायाको नै ट्रिप भयो तिम्रो मायाको नै ट्रिप भयो सुन्नु सबै कुरा लेट भयो सुन सबै कुरा कुरा भन्नु पर्दा यो मुटुभित्र केही भएकै हो थाहा छैन कसरी थाहा पाउने होला यो मुटुभित्रको कुरा कसरी बुझ्ने होला